बिहे गरियो उसकै भार परियो अहिले धोती न टोपी भयो हजुर जीवनको खाती परे बुढी साह्रै नै आशा सुनको गजुरा ए सुनको गजुरा ए फेरि बिहे गरियो उसकै भार परियो अहिले धोती न टोपी भयो हजुर मैले धोती न टोपी भयो को कुरा पटकै खोल्दिन उस्तै भरे एक महिना बोल्दिन सुनको गजुरा ए सुनको गजुरा ए फेरि बिहे गरियो उसकै भाडा परियो अहिले धोती न टोपी भयो हजुरा पटकै खोल्दिन उस्तै भरे एक महिना बोल्दिन सुनको गजुरा ए सुनको कुरा फेरि बिहे गरियो उसकै भर परियो अहिले धोती न टोपी भयो हजुरा अहिले धोती न टोपी भयो हजुरा तिमी मलाई के थाहा मलाई पिर कस्तो छ फेरि पहिला जान्छे कि जस्तो छ सुनको गजुरा ए सुनको गजुरा ए फेरि बिहे गरियो उसकै भाडा परियो अहिले धोती न टोपी भयो हजुरा मलाई पिर कस्तो छ फेरि पहिला जान्छे कि जस्तो छ सुनको गजुरा सुनको गजुरा फेरि बिहे गरियो उसकै भार परियो अहिले धोती न टोपी भयो हजुरा अहिले धोती न टोपी भयो हजुरा भएको जिन्दगी जिउँदैछु त्यसकै कारण यो नसा पिउँदै आइछु सुनको गजुरा ए सुनको गजुरा ए फेरि बिहे गरियो उसकै भाडा परियो अहिले धोती न टोपी गयो हजुर जिन्दगी जिउँदैछु त्यसकै कारण यो नसा पिउँदै आइछु सुनको गजुरा ए सुनको गजुरा ए फेरि बिहा गरियो उसकै भाडा परियो अहिले धोती न टोपी भयो हजुरा अहिले धोती न टोपी भयो हजुरा देखि गणेश अबदेखि म कहाँ आउँदा बनाएर होइन बनाएर आउने ल